अब आर्थिक समाचार अन्तर्राष्ट्रिय बजारमा हिजोबाट एक्कासी सुनको भावमा गिरावट आएको छ जसको कारणले नेपालमा पनि सुनको भाउ घटेको छ नेपाली सुन व्यवसायीहरू एक्कासी सुनको भाउ सुनको छ भाउ छ लाउन यसपालि सुनको भाउ छ लाउन यसपालि होइन धनी छैन मनी बुझ घरवाली होइन धनी छैन

लगाउ पिहारी नपरोसै मायामा कहिलै धुलो नपरोसै मायामा कहिलै धुलो